सधैँभरि मनमा मुटुमा चाहना सबै तिम्रै लागि सङ्गालु म सधैँभरि चाहे भावी नै आओस् टाढा नाम छु भनी पाउला कसै गरी तिमीले शिरमा सजायो र म बने रुवाई तिमीलाई भुइँमा झर्न सकिन मलाई माफ गर जिन्दगीले दियो यति झुटो मिलन मनले चाहे जति माया गर्न सकिन मलाई माफ गर जिन्दगीले दियो यति झुटो मिलन मनले चाहे गर्न सकेन मलाई माफ गर मलाई माफ